मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो खोज्न कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो जिन्दगीको लामो यात्रा सँगै गर्छु भन्नेले सँगै हाँसी खुसी सँगै मर्छु भन्नेले ओ हाँसी खुसी सँगै मर्छु भन्नेले दो मै छाडिदियो एक्लै हिँड्न कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो ओ मुटु भित्र बास मागे मण्डढाउने थाहै नदी चुरा छुरा ले मुटु भित्र बास मागे मण्डढाउनेले थाहै नदी कलेजीमा छुरा चलाउनेले हाँस्दै बिदा मागिदियो जाऊ भन्नै कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो स्मृति का छाल छाड़े टाड़ा गई दिन ले आखा भरे आंसू दिए पराई भई दिन ले सुदी पराई भइदिनेले हृदयको घाउ दियो सुमसुम्याउ नै कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो खो अर्थ खोज्न कर लाग्यो ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो